के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सुभाषजी नेपालमा गणतन्त्रको घोषणा दुई हजार पैँसठी साउन जेठ पन्ध्र गते भएको थियो है तपाईँले चाहिँ पैँसठी भन्नुपर्ने चौसठी भनिदिनु भयो तपाईँको लागि दोस्रो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला इराकमा बाह्रजना नेपालीहरूको निर्म निर्मतापूर्वक हत्या भएको थियो थाहा थियो होइन तपाईँलाई यो कहिले भएको थियो पास दिनुभयो है हुन्छ सुभाषजी पार्टिसिपेन्टको लागि थ्याङ्क्स आउँदै गर्नुहोला छुट्टिन्छु नमस्ते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 साथीलाई अहिले बोलाउँछु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि सोमबहादुर बिक कहाँबाट भन्नुभयो सोमबहादुरजी रनपा दसदेखि अनि सोमबहादुरजी के छ खाजा खानुभयो हजुर खाइसक्यो छ अब लास्ट के हो अन्तिम छ इक्जाम है कस्तो भयो त टुवेल्भको इक्जाम समग्रमा चाहिँ ठिकै भइरहेछ लास्ट हेरौँ के हुने हो हेर्न बाँकी छ अझ रिजल्ट हेर्न बाँकी छ सुन्न बाँकी छ है आज हामीसँग सातवटा प्रश्न छन् तिनवटा गइसकेको छ तिन नम्बर गइसकेको छ कुन रोज हुन्छ सात चार कि सात भन्नुभयो फो चार नम्बर रोज्नु भएको छ सोमजी तपाईँको लागि यस्तो रहेछ प्रश्न ध्यान दिएर सुन्नु होला है त हुन्छ नेपालको इतिहासमा तत्कालीन राजा वीरेन्द्रको नाश हुने गरी दरबार हत्याकाण्ड कहिले भएको थियो तपाईँले साल मात्र होइन गति पनि भन्नुपर्ने हुन्छ महिना गते के भन्नुभयो जेठ अठार गते के गरौँ तपाईँको एन्सर फाइनल गरौँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सोमबहादुरजी एकदमै नजिक पुग्नु भएको थियो तर के गर्नुहुन्छ विक्रम विक्रमसम्म दुई हजार अन्ठाउन्न साल जेठ उन्नाइस गते शुक्रबार भएको थियो है तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला सेती नदीको खोजमा खसेकी अढाई वर्षीय बालिकाको सुन्नु भएको थियो नि यो कुरा त है सेती नदीको खोजमा खसेकी अढाई वर्षीय बालिका आराधना श्रेष्ठको उद्धार कति समयपछि कोद्वारा भएको थियो सोच्नुहोस् समय छ दुई पछि कोद्वारा उद्धार भएको थियो कमल बिक के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सोमबहादुर विकजी हुनुहुन्थ्यो रनपा दसबाट यसको सही एन्सर मैले पर्ने हुन्छ बिस घन्टापछि उद्धार भएको थियो बाह्र वर्षीय बालक कमल नेपालीद्वारा चाहिँ उद्धार भएको थियो बालिका आराधना श्रेष्ठको हामी प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ तपाईँसँगै रहिराखेका छौँ र तपाईँसँगै प्रश्नहरू गरिराखेका छौँ यतिखेर कोही साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि कहाँबाट सौराबाट सुजन आचार्य भन्नुभयो है सुजनजी के गर्नुहुन्छ तपाईँ एसएलसीको विधामा बस्नु भएको छ के गरिरहनु भएको छ यो फाल्टु समयमा चाहिँ ब्रिज कोर्स गरिरहनु भएको छ है तपाईँलाई थाहा छ अर्पण क्विज टाइमको नेम थाहा छ है तपाईँको लागि मैले पहिलो प्रश्न राखेँ ध्यान दिएर सुन्नुहोला भन्नुभन्दा नि पहिला तपाईँले कति नम्बर रोज्नुहुन्छ तिन र चार गइसकेको छ छ नम्बर छ नम्बरमा तपाईँको प्रश्न यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला विक्रमसम्म दुई हजार पैसठी मक्सिर सत्ताइस गते परासीको मुकुन्दपुरमा भरतपुरको हिल बोर्ड स्कुलको बस दुर्घटना हुँदा कति विद्यार्थी र शिक्षकको ज्यान गएको थियो आएन पास है यसको एन्सर तेइसजनाको मृत्यु भएको थियो साठीजना घाइते भएका थिए तपाईँको लागि मैले दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला एकदमै सजिलो परेको छ नेपाल सरकारले एसएलसीमा कक्षा दसबाट मात्र प्रश्न सोध्ने निर्णय कहिलेबाट गर्यो साल एक गते वैशाख एक गते के गरौँ तपाईँको एन्सर के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सोच्दा तपाईँको जवाब बिग्रियो त सुजनजी के गर्नुहुन्छ दुई हजार त्रिसठी साल कार्तिक पन्ध्र गते थियो है ठिक छ पार्टिसिपेन्टको लागि थ्याङ्क्स आउँदै गर्नुहोला आगामी दिनहरूमा पनि प्रोग्राम अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिले भने छुटिन्छु नमस्ते सुजन आचार्य सौराहाबाट हुनुहुन्थ्यो प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ कोही साथी हुनुहुन्छ यतिखेर हामी स्वागत गर्छौँ नमस्ते को बोल्दै हुनुहुन्छ ब्रेडनगर सात बर्मानगर भानु पन्थ भानु पन्थ भानुजी के गर्नुहुन्छ तपाईँ बसी बसै भन्नु पऱ्यो बसी बसै हो अर्पण क्विज टाइमको नेम थाहा छ थाहा छ है अर्पण क्विज टाइममा चाहिँ पहिलोचोटि जस्तो लाग्यो भानुजी हो मैले धेरैचोटि प्रयास गरेको फोन कन्ट्याक्ट नभएर तपाईँले आज कति नम्बर रोज्नुहुन्छ कति कति बाँकी छ हामीसँग तिन चार र छ गयो सात नम्बर छ सम्म छ कति नम्बर बुझ्नुहुन्छ दुई नम्बर तपाईँको दुई नम्बरमा यस्तो प्रश्न रहेको छ ध्यान दिएर सुन्नुहोला प्रतिनिधि सभा पुनस्थापना भएपछि सभामुख र उपसभामुख को को को भएका थिए प्रश्न फेरि

फाइनल भन्नु पर्यो फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई त भानुजी एकदम नजिक नजिक पुग्नु भएको थियो चित्र लेखा यादव चाहिँ भन्नुभएको थियो है सुभाष चन्द्र नेवाल हो अर्को चाहिँ तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला एकदमै सजिलो परेको छ गोरखाली रबर उद्योग कुन देशको सहयोगमा बनेको हो चीन सरकार चीन सरकार के गरौ तपाईँको एन्सर भारत कि के भन्नुहुन्छ भारत भारत सरकार भन्नुहुन्छ के गरौ तपाईँको एन्सरलाई भारत सरकारै भनौँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई ला तपाईँको जवाफ बिग्रियो त भानुजी तपाईँ आफै कन्फ्युजमा हुनुहुन्थ्यो गोरखाली रबर उद्योग चिन सरकारको सहयोगमा बनेको हो पार्टी सिमेन्टको लागि थ्याङ्क्स भन्छौँ आउँदै गर्नुहोला आगामी दिनहरूमा पनि अहिले भने छुट्टिन्छौँ नमस्ते भानुभक्त हुनुहुन्थ्यो वीरेन्द्रनगरबाट प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडमा छौँ र तपाईँलाई पनि यदि आउन मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ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 जस्ट इन्जोय गर्ने गर्छौँ र तपाईँलाई पनि आउन मन लागेको छ भने आउन सक्नुहुन्छ कोही मित्र हुनुहुन्छ यतिखेर आइसक्नु भएको छ स्वागत गर्छु नमस्ते नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि म पार्वती लामिछाने सैनपुरदेखि पार्वती लामिछाने पार्वतीजी के गर्नुहुन्छ तपाईँ एसएलसी दिएर बस्नु भएको छ के गर्दै हुनुहुन्छ यो समयमा ल्याङ्ग्वेज र कम्प्युटर पढे दुईटा पढ्दै हुनुहुन्छ है ठिक छ सदुपयोग गर्नुपर्छ यो खाली समयलाई पनि है पार्वतीजी आज हामीसँग सातवटा प्रश्न छ र तिन चार छ र दुई गइसकेको छ कुन रोज्नुहुन्छ एक रोज्नुहुन्छ है लक्की एक है तपाईँको लागि म क्वेसन राख्छु यस्तो रहेको छ तपाईँको प्रश्न एकदम सजिलो पनि परेको छ जनआन्दोलन दुई हजार बैसठी त्रिसठीको बेला घाइते उपचार कोष खडा गरी नमुना देखाउने व्यक्ति को को थिए जनआन्दोलन दुई हजार बैसठी त्रिसठीको बेला घाइते उपचार कोष खडा गरी नमुना देखाउने व्यक्ति को थिए पार्वतीजी कता हराउनु भयो पास है मह थिए मदन कृष्ण श्रेष्ठ अनि हरिवंश आचार्य थिए तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला दुई हजार बैसठी सालकी मिस नेपाल को हुन् सदिक्षा श्रेष्ठ सोच्नु समय छ जेनिसा मुक्ताङ जेनिसा मुक्ताङ पार्वतीजी हजुर के गरौँ कुनलाई फाइनल मानौँ हामीले हुन्छ कुनलाई मानौँ फाइनल जेनिसा मुक्ताङ जेनिसा मुक्ताङ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई ला तपाईँको जवाफ बिग्रियो त पार्वतीजी दुई हजार बैसठी सालकी मिस नेपाल सुगारीका केसी थिइन् है पार्टिसिपेन्टको लागि हामी थ्याङ्क्स भन्छौँ आगामी दिनहरूमा पनि आउँदै गर्नुहोला अन्तिमसम्म प्रोग्राम सुनेर साथ दिनुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते पार्वती लामिछाने हुनुहुन्थ्यो हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो यदि तपाईँलाई पनि आउन मन लागेको छ भने आउन सक्नुहुन्छ यतिखेर कोही साथी हुनुहुन्छ भनेर पनि उताबाट मलाई सङ्केत मिलिराखेको छ इसारा मिलिराखेको छ राजको हुनुहुन्छ हामी भित्रै कुराकानी गर्छौँ राज कुराकानी गरिराखेको छ को हुनुहुन्छ नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि के घरेल भन्नुभयो सुदर्शन सुदर्शन जी हजुर के गर्दै हुनुहुन्छ तपाईँ कहाँ कतिमा पढ्नुहुन्छ तपाईँलाई अर्पण क्विज टाइमको नेम थाहा छ थाहा छ आज कति नम्बर रोज्नुहुन्छ पाँच नम्बर रोज्नुहुन्छ है सात ल ठिक छ तपाईँको लागि सात नम्बरमा यस्तो प्रश्न रहेको छ ध्यान दिएर सुन्नुहोला पण्डित नारायण प्रसाद पोखरेलको हत्या कहिले भएको थियो पास तपाईँको लागि मैले दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला निजी हवाई जहाज किन्ने बलिउडका पहिलो अभिनेता को हुन् निजी हवाई जहाज किन्ने बलिउडका पहिलो अभिनेता को हुन् सलमान खान सलमान खान <laughs> के गर्यो तपाईँको एन्सर लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सुदर्शन खरेल हुनुहुन्थ्यो र निजी हवाईजहाज किन्ने बलिउडका पहिलो अभिनेता चाहिँ अजय देवगन हुन् यो जानकारीको लागि मैले राखेँ प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ अन्तिम एकजनालाई हामीले लिनुपर्छ र अन्तिम एकजना भाग्यमानी को हुनुहुन्छ र हामी अन्तिम अन्तिमतिर पनि आइसकेका छौँ प्रोग्रामको आज साथीहरू छजना साथी आइसक्नु भएको अवस्था छ र कुनै साथीहरूले पनि कुनै प्रश्नको सही एन्सर दिन सक्नु भएको अवस्था छैन कोही साथी हुनुहुन्छ यतिखेर म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि पार्वती लामा पार्वतीजी खाजा खानुभयो हामीले पनि खाइसक्यौँ अनि अर्पण क्विज टाइमको नेम थाहा छ पार्वतीलाई भर्खर एफएम खोल्नु भएको छ है हामी अर्पण क्विज टाइमको यो एपिसोडमा यो नेममा चाहिँ हामीले पाँचवटा क्वेसन राख्छौँ पहिलो राउन्डमा दुईवटा र दोस्रो राउन्डमा तिनवटा राख्छौँ र पहिलो राउन्डमा तपाईँले दुईवटा प्रश्नको कुनै पनि एन्सर सही दिनु भएन भने हामी दोस्रो राउन्डमा लान सक्दैनौँ र कुनै पनि प्रश्नको सही एन्सर दिनुभयो भने एउटा प्रश्न बराबर तपाईँले दस अङ्क आफ्नो खातामा प्राप्त गर्न सक्नुहुनेछ है त अब हामीले तपाईँलाई क्वेसन भन्दा पनि हामीसँग अब अन्तिम एक एउटा क्वेसन मात्रै छ पाँच नम्बर मात्र रहेको छ तपाईँको लागि पाँच नम्बरमा यो क्वेसन छ ध्यान दिएर सुन्नुहोला है त स्वामी विवे स्वामी विवेकानन्द बाल्यकालको नाम के हो पास नरेन्द्रनाथ दत्त हो तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला एकदमै सजिलो पनि परेको छ अब कतिको मिलाउन सक्नुहुनेछ ध्यान दिएर सुन्नुहोला है त राप्ती अञ्चलको पुरानो नाम के हो पास ठिक छ पार्वतीजी आउनुभयो पार्टिसिपेन्टको लागि थ्याङ्क्स अहिले पनि छुट्टिन्छौँ नमस्ते राप्ती अञ्चलको पुरानो नाम स्वर्गद्वारी अञ्चल हो तपाईँको लागि राखेँ मैले प्रोग्राम अर्पण क्विज टाइमको हामी अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ के गर्नुहुन्छ आज धेरै साथीहरूले पनि फोन गर्नुभयो तर कसैले पनि कुनै पनि क्वेसनको एन्सर मिलाउन सक्नु भएन यो दुःखको कुरा भन्नुपर्छ यदि मैले गाह्रो क्वेसन सोधेको हो या गाह्रो लागेको हो साथीहरूलाई त्यो चाहिँ <laughs> मलाई थाहा छैन प्रोग्राम हरपर क्विज टाइमको एपिसोडमा छौँ र आज जम्मा जम्मी सातजना साथीहरूले हामीलाई कल गर्नुभयो सुभाष खरे धरेल हुनुहुन्थ्यो ज्यामिरेबाट सोमबहादुर विकर अनुपादसबाट सुजन आचार्य भानुभक्त त्यस्तै पार्वती लामिछाने सुदर्शन खरेल अनि पार्वती लामा खोराकबाट आउनु भएको थियो जो जसले आज हामीलाई फोन गर्नुभयो पार्टिसिपेन्ट जनाउनुभयो तपाईँ सम्पूर्ण कार्यक्रमलाई हामी थ्याङ्क्स भन्छौँ र जसले इन्टरनेट अनलाइनबाट होस् अथवा प्रत्यक्ष रेडियो अर्पण ट्युन गरेर हामीलाई सुन्नु हो तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै थ्याङ्क्स भन्न चाहन्छु यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेयरसम्म पुर्याउनको लागि साथ दिने मेरा टेक्निसियन पार्टबाट मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँको आफ्नै आर्जे सुभाष ठकाल पनि प्रोग्राम अर्पण क्विज टाइमको एपिसोडबाट उजेल पर्छु नमस्ते हजुरका लागि सुन्नु हजुर रेडियो उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आजै गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर